कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण छ यो प्रस्तोता प्रकाश सायमीको प्राविधिक मित्र सशिन्द्र गौतम र नेपत्यका सहयोगी सुफल काफ्लेका साथमा आजको छयालिसौं श्रृंखलामा यहाँलाई हार्दिक स्वागत छ चर्चा यो हिउँदको वर्षातको हिउँ परेका पहाड़हरूको अनि एउटा दुखद खबरको र केही नयाँ सन्दर्भको भारतको नेपाली बासिन्दा बस्ने भाग सिमला तुरातिर हिमालमा हिउँ पहाड़मा हिउँ परेको छ दार्जीलिङकै गीतकार इन्द्र परियाले लेखेको यो गीत अम्बर गुरूङको संगीत र स्वरमा डाँडा पारी हिउँ परेछ डाँडावारी पानी डाँडा पारी हिउँ पारे छ डाँडाबारी पानी एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी डाँडा पारी हिउँ पारे छ डाँडाबारी पानी तिनकै चरण गीत सुनिदेव दिलकी मेरी रानी घाम र पानी लुका चोरी जिन्दगीको बाटो हाम्रो पानी लुका चोरी जिन्दगीको बाटो दुई घडीको साथ देऊ किन गर्छौ फाटो बरिलै डाँडा पारी हिउँ परेछ बरी पानी एकै चरण गीत सुनिदेव दिलकी मेरी धानी मनमा मेरो वेदना छ मुखमा मेरो हाँसो मनमा मेरो वेदना छ मुखमा मेरो हाँसो गए पनि राखिदेऊ है मेरो माया नासो बरिलै डाँडा पारी हिउँ पारेछ डाँडावारी पानी एकै चरण गीत सुनिदेव दिल की मेरी रानी अजर अमर गीतहरूको यो श्रृंखलामा आज हामी दुःखको कुराबाट यो कार्यक्रमलाई शुभारम्भ गर्न चाहन्छौं नेपाली चलचित्र जगतका अभिनेता जगन्नाथ तिमिल हिजो बहत्तर वर्षको उमेरमा निधन भएको छ जगन्नाथ तिमिल निधन भएको खबर नेपालका कुनै समाचार पत्रले लेख्न सकेन तर भारतबाट आएका हास्य कलाकार कपिल शर्मा व्यापक छाएका छन् नेपाली खबर कागजहरूमा मुम्बईको फिल्म उद्योगमा कार्यरत काम गरेको अनुभव बटुलेका जगन्नाथ तिमिल नेपाली चलचित्र मनको बाँध सिन्दूर जस्ता चलचित्रका खलनायकका रूपमा चर्चित थिए भने उनले देवानन्दद्वारा निर्देशित चलचित्र हरेराम हरे कृष्णमा सहायक निर्देशक भएर काम गरेका थिए र उनले पुणे स्थितको film and television institute of इण्डियाबाट बनेको चलचित्र सुमनमा चर्चित अभिनेत्री जया बच्चनसित नायक भएर खेलेको फिल्म सुमनमा उनले अभिनयमा गोल्ड मेडल पाएका थिए त्यस्ता चर्चित कलाकार काठमाण्डुमा गुमनाम मृत्यु मर्दा नेपालका हाउजी हाउगुजी जस्ता अखबारहरूले कुनै समाचार लेख्न सकेनन् आज जगन्नाथ तिमिल सिन्हालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु उनले अभिनय गरेको चलचित्र सिन्दूर जसमा उनी पर्दामा देखिने एउटा गीत बज्छ त्यो गीत चलचित्रका नायक विकासले लेखेको हुन्छ तर हामी यहाँ किरण खरेलको शब्द नातिकाजी गोपाल इन्जुनको शब्दमा नारायण गोपालको स्वरमा जगन्नाथ तिमिल सिन्हालाई यो गीत हार्दिक श्रद्धाञ्जली सहित सिन्दूर फिल्मको यो गीत जगन्नाथ तिमिल सिन्हा र उनकी प्रेमिका सुवर्ण पोखरेलमाथि पहिलो स्थायी छायाङ्कन गरिएको छ सुवर्ण पोखरेल यस चलचित्रमा निर शाहकी बहिनी भएर खेलेकी थिइन् भने जगन्नाथ तिमिल सिन्हा एक दोखेबाज प्रेमीको रूपमा देखिएका थिए जगन्नाथ तिमिल सिन्हाको बहत्तर वर्षको उमेरमा निधन भएको छ हाँडी गाउँ स्थित उनको निवासमा बाथरूमबाट नुहाएर फर्किँदा चिप्लेर लडेपछि अभिनेता जगन्नाथ तिमिल सिन्हाको निधन भएको हो मैले अघि नै भने जगन्नाथ तिमिल सिन्हाको समाचार काठमाण्डुको अखबारमा आउन सकेको छैन तर भारतबाट आएका हाँस्य कलाकार कपिल शर्मा मार्गका समाचारहरू व्याप्त छन् आजको कार्यक्रममा हामीलाई कार्यक्रमको शुभारम्भमै जनार्दन देवकोटाले लेख्नु भएको छ यही एउटा कार्यक्रम हो म जुन सुन्ने गर्छु प्रकाश आइमिदा your presentation style is excellent भनेर उहाँ लेख्नुहुन्छ जोशी शिवा सुन्दैछु भनेर लेख्नुहुन्छ रमेश बहादुर पाल आज काँडासरी चिसो अनि गहिरो थकाईले प्रभावित भइयो अजर अमर गीतहरू पक्कै नै आनन्द प्रदान गर्दैछ त्यसै गरिकन सन्तोष रिजाल आज विदाको दिन बेग्र प्रतीक्षामा छु सुमधुर कार्यक्रमको भनेर लेख्नुहुन्छ नारायण गोपाल सङ्ग्स चिसो मौसममा अमर गीतहरू र प्रकाश दाईको मखमली स्वरले न्यानो बनाउँदै बनाउने आशामा भनेर लेख्नुहुन्छ त्यसै गरी हाम्रो ट्वीटरमा मेन्सन गर्नुहुन्छ मधु थापाले आज धेरै समयपछि अजर अमर सुनेर आनन्द महसुस गरिरहेको छु उहाँले कतारबाट लेख्नु भएको छ यसै गरिकन मुक्ति भण्डारी नेपाली सुगम संगीतको विकासमा महत्वपूर्ण योगदान पुर्याउने जीवित स्रष्टाहरूलाई कार्यक्रममा ल्याउन सके राम्रो हुन्थ्यो भन्ने उहाँको सुझाव पनि छ उर्मिला थपलियाले पनि कार्यक्रमलाई शुभकामना व्यक्त गर्नुभएको छ भने शिवराज पुन निस्वार्थ लेख्नुहुन्छ समय सान्दर्भिक गीत बजाउनु भयो दाजु म बस्ने देशमा हिउँ नपरे पनि हिउँ परेको आवास गरी मैले आज अजर अमर गीत सुनेर भन्नुभयो शिवराज पुन निस्वार्थजी यहाँ कुन देशमा हुनुहुन्छ त्यो देशमा पनि हिउँ परोस् त होइन न्यानो होस् भन्ने कामना गर्छौं जगन्नाथ मरासिनी लेख्नुहुन्छ दाजु यो घड़ी नि कति ढिलो चलेको होला है प्रतीक्षा गर्दा गर्दै बुटवलमा खस्यौली एफएममा हजुरलाई र अजर अमर गीतलाई भनेर लेख्नुहुन्छ सुजन पन्थी लेख्नुहुन्छ दाजु यो अजर अमर गीतहरू कतैबाट डाउनलोड गर्ने व्यवस्था होला भनेर सोध्नुहुन्छ अवश्य पनि सुजन पन्थीजी यहाँले उज्यालो अनलाइनमा गएर अजर अमर गीतहरू डाउनलोड गरेर सुन्न सक्नुहुनेछ आज अर्को एउटा कलाकारको गीत प्रस्तुत गर्न चाहन्छु जुन कलाकारका बारेमा हामीले धेरै कम कुराकानी गरेका छौं गत हप्ता चलाइएको कार्यक्रम साइकल श्रृंखलामा उहाँको नाम बारम्बार आएको थियो कृष्णमान डंगोल दौरा सुरुवालमा सजिएर पेटमा पटुका बाँधेर निकै सा सजाका साथ हिँड्नुहुने साइकलमा हिँड्नुहुने संगीतकार कृष्णमान डंगोलको जन्म उन्नाइस सय एकासी असार महिनामा ललितपुरको बाडे गाउँमा भएको थियो पिता गोपाल डंगोल र माता लक्ष्मीदेवी मानन्दरको साधारण घर गृहस्थीमा कृष्णमानको जन्म भएको थियो बाल्यावस्थादेखि नै कृष्णमान भजन गृहहरूमा भजन गाउने गर्नुहुन्थ्यो उनलाई उनलाई यहीँबाट संगीतमा लाग्ने प्रेरणा भयो यसैले बिहान बेलुकी दुवै समय उनी स्वर र तालमा अभ्यास गर्न भजन गृह धाउँथे दुई हजार सात साल अघिसम्म उनी अभिनेताका रूपमा प्रसिद्ध थिए त्यति बेला महिला कलाकार नपाइने भएको हुनाले उनीबाट नै प्राय निर्देशकले नायिकाको भूमिका निर्वाह गराउँथे कृष्णमानले लक्ष्मीनारायणसँग शास्त्रीय संगीतमा शिक्षा हासिल गरेका थिए कृष्णमान मुख्यत गायक कलाकार हुन् यसबाहेक सितार वादन र तबला वादन पनि उनलाई प्रशस्त ज्ञान छ कृष्णमानको चर्चा धेरै कम हुन्छ दुई हजार चार सालमा कृष्णमानले सर्वप्रथम शिक्षा मन्त्रालयमा जागिर खाए सत्र सालतिर सर्वे विभागमा अठार सालमा शिक्षा विभागमा त्यसपछि उन्नाइस सालदेखि साई जंगी अड्डाको संगीत निर्देशक पदमा सेवा गर्ने उनले मौका पाए दुई हजार सोह्र सालमा कृष्णमानले आफ्नै खर्चमा मबीबी शाह र श्यामदास वैष्णवका डिस्क रेकर्ड गराएका थिए आज श्यामदास वैष्णवको शब्द बच्चु कैलाशको संगीतमा कृष्णमान र चिनिया राणाको स्वर शैली कोइली डाक्थे बना बितल गए ईसाईला माहेरन कोइली बोल्दथे मानव भित्र फस्दै बसन्तको हरियाली पृथ्वीमा छायो को सम्झनामा फुल मुस्कुरायो फर्की आयो मौसम यो जो बनलाई ढुक्दै फर्की आयो मौसम यो जो बनलाई ढुक्दै यसैली हेरन कोइरी गाग्दै बन बितलिँदै दुःखद जीवन बिसल इसाईला हेरन कोइले बोल्दथे मनभित्र भन्दै भएको बहारियो त्यसै जालम जन पहिले लाग्दै गीतमा प्राय साइली प्रयोग गर्ने बढी जस्तो कृष्णमान डंगोललाई पेल श्रेष्ठलाई गुण जान्छ नरो नरो साइले मैजाने बेलैमा गाउने ध्रुव केसीलाई पनि जान्छ भर्खरै यहाँले सुन्नुभयो कृष्णमान र चिनिया राणाको स्वर कृष्णमानको बारेमा हामीले अघि चर्चा गर्यौं उहाँले दुई हजार एक्काइस सालमा रेड नेपालद्वारा आयोजित लोकगीत सम्मेलनमा प्रथम हुनुभएको थियो भने दुई हजार तेइस सालमा उहाँ संगीतमा प्रथम हुनुभएको थियो गायनमा नारायण गोपाल प्रथम हुनुभएको थियो कृष्णमान डंगोलका दुई छोरी र एक छोरा छन् र कृष्णमान डंगोल फोक्सोमा सामान्य रोगका कारण दुई हजार बासठी साल साउन बाइस गते शनिबारका दिन एकासी वर्षको उमेरमा उनको देहान्त भयो हामीले अघि चर्चा गर्यौं चलचित्रका अभिनेता जगन्नाथ तिमिल सिन्हाको पनि हिजो देहान्त भएको छ बहत्तर वर्षको उमेरमा कहिलेकाहीँ हाम्रा समाचारदाताहरू हाम्रै कलाकारको बारेमा जानकारी दिन ढिलाइ गर्छन् कहीँ दियो कहीँ बत्ती भन्ने फिल्म बनाउने नायक र निर्देशक नवीन केसीको भक्तपुरको घरमा देहान्त भएको एक वर्षपछि मात्र नेपाली पत्रिकाले उनी देहान्त भएको खबर छापेको थियो हामी किन पछि छौं हामीलाई बेलायत नजिक लाग्छ अमेरिका नजिक लाग्छ मिस वर्ल्डका कुरा नजिक लाग्छन् तर हाम्रै देशको कुरा हामीलाई टाढा लाग्छ यही जानकारीसँगै अब एकछिन प्रचार सामग्री पछाडि ओझेल पर्न चाहन्छु यालापी college of business management Tinkune गाउँ र धापासी चौकी काठमाडौँ लिङ्कन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त यस Yala peak college of business म्यानेजमेन्टमा बिएचएम र एमबीए कोर्समा अध्ययन गर्नका लागि छिट्टै सम्पर्क गर्नुहोला थप जानकारीका लागि Yala peak college of business management सिनकुने गैरी गाउँ काठमाडौँ फोन शून्य एक चार एघार बाइस छपन्न चार एघार बाइस छपन्न धापासी चौकी शून्य एक त्रिचालिस एकासी शून्य शून्य पाँच त्रिचालिस एकासी शून्य शून्य पाँच करोड़ौं मानिसले विश्वास गर्ने पचास वर्षभन्दा लामो इतिहास बोकेको विश्वभरि रुचाइएको अमेरिकन लाइसेन्स अन्तर्गत तातो र चिसो पानीको लागि उत्पादित नेपालको एक मात्र plumbing brand Marble FlowGuard plus hundred percent leak proof खिया ल्याउन लाग्ने नलाग्ने पिउने पानीको लागि शत प्रतिशत सुरक्षित तपाईँ र मार्बलको साथ हुनेछ हामी दुईको साथ जस्तै साथै ड्रेनेज सिस्टमको लागि lead free Marble eco drain Marble साथ जीवनभरको मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर चौवालिस अठाइस दुई सय बयालिस चौवालिस अठाइस दुई सय बयालिस come once you Chirayu national hospital प्राली आउनुहोस् अत्याधुनिक सुविधा सम्पन्न यस चिरायु नेशनल हस्पिटल प्राली वसुन्धरामा विशेष छुटका साथ विभिन्न रोगको उपचार वरिष्ठ विशेषज्ञ डाक्टरद्वारा भइरहेकोले लाभ लिनुहोस् फार्मेसी प्रयोगशाला तथा अन्य परीक्षणहरूमा छुटको व्यवस्था नयाँ प्रविधिको एक सय अठाइस स्लाइसको सिटी स्क्यान सहित यही जेठ एक गतेदेखि सहुलियत दरमा परीक्षण भइरहेको छ नाम दर्ता तथा सम्पर्कको लागि Chirayu national hospital and medical institute प्राली वसुन्धरा फोन नम्बर शून्य एक त्रिचालिस बयासी तिन सय बयासी त्रिचालिस बयासी तिन सय बयासी भोलि सोमबार साँझ सभा छ बजे उज्यालो नाइन्टी नेटवर्कमा विशेष छलफल कार्यक्रमको प्रसारण पानस साउथ एसिया र इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्यूटले किसानलाई जलवायु परिवर्तनले पारेको असरका विषयमा किसानहरूकै सहभागितामा आयोजना गरेको छलफल कार्यक्रमका मुख्य झलकहरू अवश्य सुन्नुहोस् विशेष छलफल कार्यक्रम भोलि साँझ सभा छ बजेदेखि सात बजेसम्म उज्यालो नाइन्टी नेटवर्कसँगै जनकपुरमा जानकी एफएम र सिराहामा रेडियो समग्रबाट एकैसाथ सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज आज अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तुता प्रकाश सामीको हाम्रो फेसबुकमा हामीलाई विजय थापा मगरले प्रोमोमा बज्ने नियतिले म घाम भई तिमी भयो पानी गीत सुन्न मिल्दैन दाई बजाउनु भए आभारी हुने थिए भनेर लेख्नुहुन्छ त्यसै गरिकन गुप्ता तमुजी पनि सुन्दैछु भनेर लेख्नु भएको छ विजय थापा मगरजी यो प्रोमोमा बज्ने गीतको पालो आउन धेरै समय लाग्छ किनकि यो नयाँ गीत हो हामीले विक्रम सम्बत उन्नाइस सय पैंसाठीदेखि दुई हजार पैंतिस सालसम्मका बीचका गीतहरूलाई मात्र अजर अमर गीतहरूमा स्थान दिँदै आएका छौं त्यसभित्र संगीतबद्ध भएका वा त्यसभित्रका कलाकारहरूको आवाजलाई हामीले समेट्दै आइरहेका छौं नियतिले म घाम भए तिमी भयो पानी हाम्रो अजर अमर गीतभन्दा अघिल्लो श्रृंखलामा प्राय बज्ने नै गरेको यहाँले सुन्नुभएको होला त्यसै गरिकन हामीलाई शर्मिला शर्माले पनि अजर अमर गीतहरू मेरो पारिवारिक कार्यक्रम भएको छ भनेर लेख्नु भएको छ शर्मिलाजीलाई पनि धन्यवाद अब कार्यक्रमको श्रृंखलामा अर्को गीत छ नेपाली जगतले अत्यन्त सम्मान गरेका र भारतीय कलाकारले पनि अत्यन्त मन पराएका उस्ताद बद्री श्रेष्ठका बारेमा काठमाण्डुको दिल्ली बजारमा बुद्धिमान सुबेदार र द्रौपदीको मध्यमवर्गीय परिवारमा साइला छोराका रूपमा विक्रम सम्बत उन्नाइस सय सन्ताउन्नमा जन्मेका बद्रीलाई नेपाली समाजमा उस्ताद बद्रीका नामबाट चिनिन्थ्यो पुरानो काठमाण्डुको भद्रकाली मन्दिरको चौरमा त्यति बेला ठूलो चौर थियो भन्छन् संस्कृतिविद सत्यमन जोशीका अनुसार त्यो ठूलो चौरको डाँडामा उस्ताद बद्रीको गायन हुँदाखेरि बाटो जाम हुन्थ्यो रे उस्ताद बद्रीको गायन सुनेर भारतबाट आएका पण्डित ओमकारनाथ ठाकुरले सरकारले उस्ताद बद्रीलाई राम्रो खानगीको व्यवस्था गरिदियो भने उस्ताद बद्री सफल हुनेछन् भनेर भनिएको थियो र उस्ताद बद्रीलाई मन पराउने पण्डित ओमकारनाथ ठाकुर जो काठमाण्डुको जयनेपाल हलमा कार्यक्रम गर्न आउँदा उनले उस्ताद बद्रीको एकल गायन सुनेका थिए र ओमकारनाथ ठाकुर पनि त्यतिकै गुणी कलाकार थिए जसको कार्यक्रममा एक आमा र बच्चा कार्यक्रममा हेर्न आएका थिए र बच्चा रोएपछि आमाले बच्चालाई फकाउन खोज्दा ओमकारनाथ ठाकुरले मंचबाटै त्यो बच्चालाई नपिट्नुहोस् म यहीँबाट राग गाएर उनको रुवाई रोकिदिन्छु भनेर ओमकारनाथ ठाकुरले जय नेपाल हलमा त्यो रुवैको बच्चालाई रोकेका थिए भनेर क्याप्टेन बालकृष्ण शमशेर राणा आफ्नो संस्मरणमा लेख्नुहुन्छ भने त्यही ओमकारनाथ ठाकुरले मन पराएका उस्ताद थिए बद्री उस्ताद बद्रीले पहिलो पटक कलकत्ताको एल्फ्रेड कोरियन थिएटरमा आफ्नो गायन प्रस्तुत गरेर मंचमा आएका थिए त्यसको दश वर्षपछि उनी भारतमा निकै चम्किला कलाकार भए र ठुमरी गायनलाई प्रायले उपशास्त्रीय गायन भएको हुनाले ठुमरी पनि कुनै गायन हो र भन्ने गर्थे तर उस्ताद बद्रीले त्यो नाखमुख चेप्र्याउने दर्शकलाई ठुमरी के हो भनेर देखाउन नेपालमा आएर साधना गरे र उनले ख्याति कमाए उस्ताद बद्रीको गायनबाट प्रभावित भएर प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाले उस्ताद बद्रीलाई त्यति बेला पाँच सय रूपियाँ बकस दिएका थिए र त्यति बेला राणा सरकारले बद्रीलाई भनेर उनको कार्यक्रम भयो भने रु बीस रूपियाँ शुल्क दिनु भनेर तोकिएको थियो नेपाली थिएटरको विकासमा उस्ताद बद्रीको देन अविस्मरणीय रहेको छ जनरल पुष्प शमशेरको थिएटरसँग उस्ताद बद्री धेरै वर्ष आबद्ध रहे पुष्प शमशेरको थिएटर र उनले त्यहाँ सेवा गरे त्यसबेला पनि कला र कलाकारलाई होच्याउन खोज्दा वा कलाकारको उचित कदर नभएको बेला बडो आत्मग्लानीको अनुभव गर्दै त्यसको दृढतापूर्वक उनी विरोध गर्थे उसका कैयौं उदाहरण उस्ताद बद्रीको जीवनमा छन् तर दुई हजार सात सालको जनक्रान्तिमा उस्ताद बद्रीले आफ्नो क्षेत्रबाट राणाको विरूद्धमा बाजी लगाई सहयोग गरेका थिए र त्यही कारण उनी कैयौं दिनसम्म यो देशबाट निष्कासित पनि भएका थिए उस्ताद बद्रीका छोरा जो बम्बईमा दिनानाथ नामबाट संगीतकारका रूपमा प्रसिद्ध थिए उनी त्यही संगीत विद्यालय चलाउँछन् उस्ताद बद्रीको दुई हजार अठार सालमा अचानक सामान्य व्यथाबाट देहान्त भयो उनको देहान्त भएको खबर पाएर उनका भाइ केदार जनकपुरबाट आउँदा हुँदै यो खबर रेड नेपालबाट प्रसार भइसकेको थियो आज उस्ताद बद्रीको स्वर संगीत र शब्दमा यो गीत तिमीले सब यो सृष्टि रचायो पालन करता पनि हुन आयो पछि संसार अमी जनायो बास गरायो फेरि रचायो कृष्ण बिची गरायो रचना कृष्ण बिची गरायो कस्तो लीला तिमीले रचायो गर्ने गरौँ मे सब भई आयो लोक सबै मायाले भुलायो अन्त्य नपाइने क्षति जायो कृष्णपिति सगरायो सजना कृष्णपिति सगरायो जन्मयो मेरो तिमीले दिलायो यो बन फुलायो तिमीले फुलायो किन बिचमा रोक्नुभन्न गाउनुहोस् न गाउनु मैले बिर्सेछु रानी यो मन त्यो रूप होइन र औ हो रानी यो मन त्यो रूप तिमीले जडायो यो मन त्यो रूप तिमीले जडायो यो मन त्यो रूप तिमीले जडायो खोला सरी सब तर्फ लगायो उस्ताद बद्रीको यो स्वर हामीले प्रस्तुत गर्यौं पुरानो एउटा संग्रहबाट उस्ताद बद्रीलाई कैयन कलाकारले घमण्डीको संख्या पनि दिने गर्छ तर उस्ताद बद्री वास्तवमा साह्रै सहनशील सरिदय र मिलनसार थिए उस्ताद बद्री रत्नदास प्रकाश मित्र सेनहरूभन्दा अघिल्लो पुस्ता र सेतुराम मेलवादेवीका समकालीन मानिन्थ्यो आजको कार्यक्रममा हामीले उस्ताद बद्रीको एउटा अत्यन्त दुर्लभ गीत सुनायौं यो जानकारीसँगै यो गीत सुनाउँदै गर्दा हामीलाई हाम्रो ट्वीटरमा हाम्रा शुभेच्छुक दाहाल विनोदले नागोया जापानबाट लेख्नु भएको छ जति सुने पनि मरेन मेरा मनका धीतहरू नसुनिकन सुत्न गाह्रो अजर अमर गीतहरू भनेर उहाँले काव्यात्मक रूपमा लेख्नु भएको छ भने दिलीपजीले कपिलको कार्यक्रम क्यान्सिलले मीडिया तात्छ पुरानो एक स्रष्टाको मृत्युलाई अलिकति स्थान नेपाली मीडियाले नदिँदा दुःख लाग्छ भनेर लेख्नु भएको छ दिलीपजी यहाँ र हामीले सोचेको पीड़ा एउटै हो विमल डाङ्गीजीले पनि आज पनि वरिष्ठ कलाकार जगन्नाथ तिमिल सेनाप्रति हार्दिक श्रद्धांजलि भनेर लेख्नु भएको छ जगन्नाथ तिमिल सेनाप्रति त्यसै गरिकन गजल संगम पकवादीजीले पनि हार्दिक संवेदना व्यक्त गर्नुभएको छ जगन्नाथ तिमिल देहान्तलाई मैले अत्यन्त महत्व दिएको होइन तर जगन्नाथ तिमिल आजका चर्चित भारतका महानायक अमिताभ बच्चनकी पत्नी जया बच्चनले डिप्लोमा फिल्म खेल्दा सुमनमा उनी नायिका हुँदा जगन्नाथ तिमिल नायक थिए र जगन्नाथ तिमिल त्यस फिल्मका लागि Poona institute film and television institute of फिल्मबाट गोल्ड मेडल पाएका थिए हामीले हाम्रै मुलुकको हिरालाई चिन्न सकेनौं उनी नेपालमा भइकन पनि नेपालमा थिए भन्ने कुरा पनि हामीलाई थाहा हुन सकेन किनकि उनी बहत्तर वर्षसम्मको जीवन उनले बड़ा दुखदायी रूपमा बिताए उनका मामाका छोरा कन्हैया कुमार पनि गायक हुन् हामी उनको गीत पनि कुनै दिन प्रस्तुत गर्ने नै छौं तर जगन्नाथ तिमिल सिन्हालाई उज्यालो नाइन्टी नेटवर्क अजर अमर गीत टोलीको तर्फबाट हार्दिक श्रद्धाञ्जली परिवारमा शोकलाई सहन सक्ने क्षमता देओस् भन्ने कामना गर्दछौ कार्यक्रममा अब अर्को गीत छ मणिकमल छेत्रीको संगीतमा मणिकमल छेत्री एक कुशल संगीतकार उनी भारतमा जहाँ पश्चिम बंगालको दार्जीलिङमा लोक मनोरञ्जन शाखाका प्रमुख थिए जुन पद पहिले धेरै पहिले अम्बर गुरूङले सम्हाल्दै आएका थिए त्यसपछि मणिकमल छेत्री आए मणिकमल छेत्री त्यो पदबाट रिटायर भएर अब नेपालको पूर्वी जिल्ला झापातिर संगीत सिकाउँदै थिए र फेरि उनी दार्जीलिङ फर्केका छन् मणिकमल छेत्रीले अर्णा लामासँग यो आँखालाई जस्ता गीतहरूमा युगल गीत गाएर प्रवेश गरेका थिए भने पछि उनी राम्रा संगीतकारका रूपमा स्थापित भए हाँगा हाँगा पातभरि वैंस फुलेछ जस्तो गीत पनि उनले संगीत गरे मणिकमल छेत्रीको संगीतमा पी अर्जुनको शब्द पी अर्जुन एक नाटककार पनि हुन् उनलाई नारायण गोपाल गुरूवाचार्य राष्ट्रिय नाचघरको महाप्रबन्धक हुँदा हाँस्दै जल्नुपर्छ नामक नाटक देखाउन काठमाडौँ बोलाइएको थियो पियर्जुन नाटककार मनबहादुर मुखियाका नाटकहरूमा खलनायक खेल्ने अभिनेता पनि थिए गीतकार पनि हुन् उनको शब्दमा अरूणा लामाको स्वर स्वर सम्राज्ञी अर्णा लामाको स्वर मणिकमल छेत्रीको संगीतमा पी अर्जुनको शब्दमा पी अर्जुन भारतीय प्रान्त पश्चिम बंगाल दार्जीलिङका एक नाट्यकर्मी हुन् उनी थरले बिहारी भए पनि नेपाली भाषा सेवी हुन् पी अर्जुनको पूरा नाम अर्जुन प्रसाद र उनी उनका बैनी ज्वाई जो नेपाली चलचित्रका प्रसिद्ध हास्य कलाकार विश्वमणि हेमाङ जसले कुसुमे रूमालमा जिते त्यसै गरिकन पिरती जस्ता धेरै चलचित्रमा अभिनय गरेका छन् पियर्जुनलाई नाटक निर्देशन गर्दै गर्दा उनको, उनकी, ना, उनको नाटकको नायिका शान्ति खवासले यौन दुर्व्यवहार गरेको प्रसंगमा कलकत्ताको अदालतमा मुद्दा हालेपछि धेरै वर्ष पियर्जुन भूमिगत रहे र पियर्जुनले त्यो मुद्दा जितेर पछि आफ्नो सामान्य जीवन बिताए भने पियर्जुनका निकै निकटका भतिजा नाता पर्ने अधिवक्ता अनुपमले नेपालका माओवादीका दुई नेता मोहन किरण वैद्य र सीपी गजरेलको मुद्दालाई सिलगुड़ी अदालतमा लडेका थिए यी धेरै प्रसंगसँग नेपालको राजनीतिसँग पनि पी अर्जुनको परिवार जोडिएको छ मोहन किरण वैद्यको आँखा अपरेशन गरेको बेला उनी सिलगुड़ीमा पक्रिँदा पी अर्जुनकै भतिजाले त्यो मुद्दा लडेका थिए र यी धेरै रमाइला कुराहरू पछि पनि जोडिनेछ अहिले धनीराम ढकालजीले लेख्नु भएको छ हाम्रो फेसबुकमा यहाँले पनि आफूलाई लागेका कुरा पीआरए केएसएस प्रकाश थोप्ला एसएवाईएमआई साइमी प्रकाश साइमीको फेसबुकमा लेख्न सक्नुहुनेछ धनीराम ढकालजी लेख्नुहुन्छ ओमकारनाथ ठाकुरज्यूको कलाले साह्रै मन छोयो भनेर लेख्नु भएको छ धनीराम ढकालजी हाम्रो नराज ढकालजीले पनि यस्तो धेरै कला देखाउनु भएको छ उहाँले भारतीय राजदूत शिवमंगल सिंह सुमनलाई म गाएर पानी पार्न त सक्छु वा सक्दिनँ मलाई थाहा छैन तर म तपाईँको कार्यालयको झ्यालको सिसा फोडिदिन सक्छु भनेर सिसा फोडिदिएका थिए नरराज ढकालले त्यो कुरा पनि हामी जोड्नेछौँ कुनै प्रसंगमा अनि धनीराम ढकालजी लेख्नुहुन्छ उस्ताद बद्री के नातिकाजीहरूको समयको हुनुहुन्थ्यो भनेर होइन उस्ताद बद्रीको बारेमा मैले अघि नै यहाँलाई भनिसकेँ सायद यो जानकारी यहाँलाई भइसक्यो होला शर्मिला शर्मा जो प्रसिद्ध संगीतकार होतरा शर्माकी छोरी हुनुहुन्छ उहाँ लेख्नुहुन्छ अजर अमर गीतहरू this is one of our families best radio programme now my husband also listen this programme interesting part of the programme is information about the old artist and fantastic old song thank you भनेर लेख्नुहुन्छ थ्याङ्क यू शर्मिलाजी यहाँलाई नेपालगंजबाट कवि हेमप्रकाश मन्जिल आफ्ना पाँचजना साथीहरूसँग मिलेर यो कार्यक्रम सुनिरहनु भएको जानकारी दिनुहुन्छ हामीलाई उहाँहरू यो प्रोग्रामलाई अत्यन्त माया गर्नुहुन्छ हेमप्रकाश मन्जिल जो गजलकार पनि हुनुहुन्छ त्यसै गरिकन अतृप्त पाण्डेजी लेख्नुहुन्छ ओहो प्रकाश सर कस्तो दुःखद खबर सुनाइदिनुभयो मनको बाँधमा स्लिपिङ सुट लाएर ब्रसिङ क्षणमा उभिनु भएको जगन्नाथ सिन्हा दाईको रूपले रूपलाई सम्झिए उहाँप्रति हार्दिक श्रद्धांजलि आज तपाईँले सुनाउनु भए सुनाउनुहुन्छ चुपचाप संवेदना भएर सुन्दैछु भनेर नभएदेखि मलाई थाहा हुने थिएन भनेर लेख्नुहुन्छ डाक्टर छत्रा माते पनि यो कार्यक्रमलाई लेख्नुहुन्छ नेपाली गीत संगीतको अजर अमर कार्यक्रम र तपाईँको आवाज गर्न प्रिय अल द बेस्ट भनेर लेख्नुहुन्छ धन्यवाद डाक्टर छत्र अमातेजी उहाँले गत मंगिर उन्नाइस गते नारायण गोपाल संगीत कोषका लागि रू बाह्र हजार रूपियाँ नगद रकम दिएर सहयोग गर्नुभएको थियो संगीत प्रवीण नरराज ढकालको स्वर उनको आफ्नै संगीतमा गत हप्ता नराज ढकालको काठमाण्डुमा एउटा विशेष जन्म जयन्ती मनाइयो र मवि शाहको रचनामा यो गीत दुखेको दिल टुटेको मन दुखेर चोरी चुरी थियो आशा सधैँ जसैको उस्तै नै सधैँ बोली नथामो यो फुटे को दिल नटानो कर्मन सुते नथामो यो फुटेको दिल नथानो कर्मन सुते नसाटो थियो मिठुरी मन ना को झरेको यो फुलेको उन्नाइस सय सतहत्तर सालको मंगिर शुक्ल प्रतिपदाका दिन पिता कविराज ढकाल र माता रमाप्रिया ढकालको छोराको रूपमा कुशले चौरको साधारण परिवारमा जन्मिएका नराज ढकाललाई उनको परिवारमा कान्छा भनेर बोलाउँथे उनी पनि कान्छा नामबाट निकै लोकप्रिय थिए कान्छालाई उनका भिनाजु संगीत शिरोमणि एकेराज शर्माले त्यति बेलाका रथी लक्ष्मण शमशेरको घरमा गीत गाउन लिएर जाँदा कान्छा कामेका थिए रथी लक्ष्मण शमशेरलाई देखेर रथी लक्ष्मण शमशेर भन्नाले नेपाल राष्ट्र बैंकका प्रथम गवर्नर हिमालय शमशेरका पिता हुन् र हिमालय रथी रथी लक्ष्मण शमशेरले नराज ढकाललाई कामेको देखेर कान्छा काम्नु पर्दैन गाउ भनेपछि नराज ढकालले गाएका थिए नराज ढकाल त्यसपछि नेपाली संगीत जगतमा निकै चर्चित भए नराज ढकालको प्रसंग हामी पछि जोड्ने नै छौं उनले भारतीय राजदूतावासका राजदूतको अगाडि कसरी झ्यालको सिसा फोडे राग गाएर भर्खरै प्रस्तुत गरेको गीत दीपश्रेष्ठले गाउन चाहेका थिए तर बाटोमा उनले त्यो गीतको पंक्ति पाए तर गीतको संगीत गर्दा गर्दै यो गीत रेडियोबाट बजेपछि दीप श्रेष्ठले यस्तो गीत नगाउने निर्णय गरे आजको यो कार्यक्रममा यी जानकारीसँगै राजेश्वर उदयजीको वा क्या सुन्दर सृजना अर्ण लामाको स्वर र मणिकमलको संगीत भन्ने पंक्ति पढ्दै प्रोमोमा बज्ने गीत कसको हो भनेर सोध्नु भएको छ यहाँ एकजना मित्रले यो गीतको संगीतकार शैलेश सिंह हुनुहुन्छ गायिका सुनिति अधिकारीको दोस्रो रेकर्ड भएको गीत हो गीतकारका बारेमा पछि चर्चा गर्ने नै छौं अब मंगिर महिनाको यो अन्तिम दिनको यो कार्यक्रममा गोपाल योजन र पुष्प नेपालीको मंसिरी गीतसँगै आज कार्यक्रमबाट विदा माग्छौ भोलि नौ पन्ध्रमा पुनः भेट्नेछौ मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा घरमा हुँदा मन डुल्थ्यो यहाँ हुँदा घरैमा यहाँ हुँदा घरैमा मरि गए रेलीमाई दैवाकै काखैमा बाँचुन्थ्यो रेलीमाई प्यारी गए खैमा मरि गए रेलीमाई दैवाकै काखैमा बाँचुन्थ्यो रेलीमाई प्यारी गए खैमा हुँदा जवान हुन मलाई मन पर्थ्यो ए बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो ए जवान भए तरुणीको खसम हुन मन पर्यो खसम हुन मन पर्यो रेली दै कारी कै मरिरहे रेलीमै दैवकै काखैमा बाँचुन्जे रेलीमै प्यारीकै मा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज